नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउडका जङ्गको साथमा साथ दिनेको लागि आज पनि हामी उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज सागरको अनि यो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच मेघार सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काम डाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म र कार्यक्रमभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र यतिखेर रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिजबाट भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउड काउन्टाउनमा र यो साथ पनि दसवटा उत्कृष्ट हिन्दी फिल्मको गीत सङ्गीतको साथमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ र यो साता काउन्टाउनमा आउट भएको छ सम्राट एन्ड कम्पनी रिलिज भइसकेको फिल्म हो सम्राट एन्ड कम्पनी काउन्टाउनबाट आउट भएको छ भने नेउची मारेको छ हेट स्टोरी टूले नेउची मारेको छ र सम्राट एन्ड कम्पनीले चाहिँ मिडियम व्यवहार गर्न सफल भएको छ बलिउड बक्स अफिसमा नम्बर टेन पोजिसनमा नेउची फिल्म भन्नुपर्छ हेट हेट स्टोरी र हेड स्टोरी पनि अब रिलिजको लागि तयार भएर बसेको फिल्म हो त्यस्तै नम्बर नाइन पोजिसनमा एक स्टेप तल झर्दै सिटी लाइट फिल्म बढेको छ रिलिज भइसकेको film City Light number ten पोजिसनमा हेड स्टोरी टू र नम्बर नाइन पोजिसनमा City Light continue number ten टूटे तेरी बात City lights, city lights, city lights, city lights, city lights, city lights. मकड़ी का चाला रफ्तार से लड़ रहा कारवा यहाँ है अंधेरा उजाला यह है एक मकड़ी का जाला रफ्तार से लड़ रहा कारवा भागे भागे भागे मन वाले तू तो ओके फुल्का बलिउड काउन्टरको नम्बर टेन पोजिसनको त्यसै गरी नम्बर नाइन पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर टेन पोजिसनमा न्युटी गरेको छ यो साता हेट स्टोरी टू त्यस गरी नम्बर नाइन पोजिसनमा सिटी लाइट एक स्टेप तल छोड्दै नम्बर नाइन पोजिसनमा आइपुगेको सिटी लाइट अब लागु नम्बर एट र नम्बर सेभेन पोजिसनमा नम्बर एट पोजिसनमा आइपुगेको छ एक्सपोज र एक्सपोज पनि रिलिज भइसकेको फिल्म हो दुई स्टेप तल छोड्दै नम्बर एट पोजिसनमा आइपुगेको छ नम्बर सेभेन पोजिसनमा रिलिज भइसकेको फिल्म परेको छ दुई स्टेप तल छोड्दै हिरो हिरोपन्थी र हिरोपन्थी पनि रिलिज भइसकेको फिल्म हो नम्बर एटमा एक्सपोज र नम्बर सेभेन पोजिसनमा हिरोपन्थी कन्टिन्यू नम्बर एट शिवन दीवाने से तेरे क्या हो गई खता जो हो गया जुदा okay programme Bollywood countdown यहाँले सुनिरहनु भएको छ दसवटा उत्कृष्ट हिन्दी फिल्मको गीत सङ्गीत प्रस्तुत हुने एक मात्र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो एक बजेको न्युज पछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो फोन एक सय चार थुप्रो पाँच मेघाजमा र यो प्रोग्राम तपाईँ इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि सुनिरहनु भएको छ सो सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई thank so much number ten पोइसनदेखि नम्बर सेभेन पोइसनको गीत यहाँले सुनिसक्नु भएको छ लागु ढिलो नगरिकन नम्बर सिक्स र नम्बर फाइभ पोजिसनमा नम्बर सिक्स पोजिसनमा आइपुगेको छ होलिडे मुभी र बक्स अफिसमा राम्रो रेकर्ड राख्न सफल बनेको छ होलिडे नम्बर फाइभमा फग्ली ए फग्ली फग्ली क्या है नम्बर सिक्समा होलिडे र नम्बर फाइभ पोजिसनमा फग्ली कन्टिन्यू नम्बर सिक्स जो तुम्हारा नहीं तू ही तो है five. अर्पण एक से चार थोपलो पांच मेगा हर्ट प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोली क्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन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 number शून्य छप्पन्न पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न एकचालिस चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार पैँसठी सालदेखि दुई हजार उनासत्तरी सालसम्मको एसएलसीको प्रश्न पत्र समस्याहरूको हल गराई हरेक हप्ता जाँच लिइने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क एटिट्युड मल्टी लर्निङ एकाडेमी खैरेनिसार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छ्यालिस एक सय चौरात्तर अरे ओ झुम्री छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गाछु म छोरो त आयो भन्छु म होइन धर्मेन्द्र फोटो ल्याइस्तो म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही लिएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सही चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म खुरुकको त्यही गइहाल बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय सम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी अहिले तपाईँ सुन्दै हुनुहुन्छ यहाँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स अनि यो कार्यक्रम बलिउड काउन्ट डाउन ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि फेरि करिब दुई बजीसम्म र प्रोग्राम बलिउड काउन्ट डाउनभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ काउन्ट डाउनमा नम्बर टेन पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ लागु नम्बर फोर र नम्बर थ्री पोजिसनतर्फ नम्बर फोर पोजिसनमा आइपुगेको छ बब्बी जासुस र नम्बर थ्री पोजिसनमा आइपुगेको छ लेकर हम देवाना दिल र बब्बी जासुस चार स्टेप माथि चढेको छ भने नम्बर थ्री पोजिसनमा आइपुगेको लेकर हम देवाना दीप चार स्टेप माथि चढेको छ यो फिल्म पनि अबलाई भने नम्बर फोर पोजिसनमा बब्बी जासुस र नम्बर थ्री पोजिसनमा लेकर हम देवाना दिल कन्टिन्यू नम्बर फोर मौका मिला है अब जी भर के जी लो ना फिक्र करो गलती थ्री इतना ही मान जिस पे भी तू साथ हो बस इतना ही मान यकीन है वही है ओके नम्बर थ्री पोजिसनको गीत पनि यहाँले सुनिसक्नु भएको छ लेकर हम देवाना देन त्यसै नम्बर फोर पोजिसनको गीत पनि यहाँले सुनिसक्नु भएको छ र दुईवटै फिल्म काउन्ट डाउटमा बिस्तारै बिस्तारै चढ तल चढ्ने क्रममा रहेको छ लागु नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ केही समय अगाडि रिलिज भइसकेको फिल्म हम सकल र हम सकल पनि एक स्टेप तल चढ्दै नम्बर टू पोजिसनमा आइपुगेको हो अबलाई पनि नम्बर टू पोजिसनमा फिल्म हम सकलबाट कलर च्युट नम्बर टू मुझे अपनी बना ले कॉल टू नम्बर टू पोजिसनमा हम सकल फिल्मको गीत यहाँले सुनिरहनु भएको छ एक स्टेप तल छोड्दै नम्बर टू पोजिसनमा आइपुगेको छ लागु नम्बर वान पोजिसनमा त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर टेन पोजिसनमा हेड स्टोरी टू न्युन्ची गरेको छ नम्बर नाइनमा सिटी लाइट नम्बर एटमा एक्सपोज नम्बर सेभेन पोजिसनमा हिरोपन्थी नम्बर सिक्स पोजिसनमा होलिडे नम्बर फाइभमा फगली नम्बर फोरमा बबी जासुस नम्बर थ्री पोजिसनमा लेगरहम देवाना दिल नम्बर टूमा हम सकल नम्बर वान पोजिसनमा आइपुगेको छ सबै फिल्मलाई तल तर्फ नम्बर वान पोजिसनमा आइपुगेको छ एक भ्यालेन्ट परेको छ नम्बर वान पोजिसनमा यो फिल्म यतिखेर चाहिँ रिलिज भइराखेको छ एक भ्यालेन्टको गीत छोड्दै प्रोग्रामबाट बिदा माग्नुपर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै बलिउड काउन्ट जाउँबाट म सागर छुटिन्छु हवस् त नमस्कार And number one. यही होते हैं सभी नहीं मरना और जीना यही मंदिर और मदीना तेरी गलिया गलियां तेरी गलिया मुझको भावे गलिया तेरी गलिया